guys hanging out. Dance to the beat and make it loud. सुन सुन मायालु जोडी हो मायालु जोडी हो नचुडाउनु मायाको डोरी हो मनमा फुल्यो फुल मनमा फुल्यो फुल माया जीवनमा mistakes. Sooner, sooner, बोलीको कहानी आउरियो राजा एन्ड यु तर यदि we won't have any money भन्न कसरी बिचायो जिन्दगानी पैसा मा सबले हुन्छ चाहे को तिमीलाई आज मैले पायको बन्धन हो यो चोखो मायाको तिम्रो निन्ति नै यो गीत गायको लिसन अप गर्ल्स सलालाला बगिरा होस् पीरतीको खोला सुन मायालु जोडी हो मायालु जोडी हो नचुडाउनु मायाको डोरी हो मनमा uh-huh. फुल्यो फुल मनमा फुल्यो फुल माया जीवनमा नगर्नु है भुल मनमा फुल्यो फुल माया जीवनमा नगर्नु है भुल मेरो साथीले भनेको जब घरमा भुखमरी छिर्छ तब प्रेमले छालबाट हाम फालेर सुसाइड गर्छ खोजी तिमीलाई कहिले नपरोस् जस्तो भए पनि हाम्रो माया नमरोस् माया हुँ म मात्र साथी राख मलाई अङ्गालोमा बाँधी सिउरी दिउ कि लाली फुला मात्र भोटिएको मैले कस्तो लाग्यो साथीको फुल माया जीवनमा नगर्नु है भूल जीवनमा